सम्झनाका लहरहरू अनलाइन रेडियो कार्यक्रम सिर्जनाका लहरहरू विश्व नेपाली साहित्यमा महासङ्घ शाखा साउदी अरेबियाको प्रस्तुति कार्यक्रम सिर्जनाका लहरहरू वर्षौँसम्म तिमीले पनि भुल्न सकिनछौ वर्षौँसम्म तिमीले पनि भुल्न सकिनछौ काँडालाई पन्छाएर फुल्न सकिनछौ अझै पनि प्रतीक्षामा रहेछ प्रेम झुला अझै पनि प्रतीक्षामा रहेछ प्रेम झुला मेरो साथ बिना तिमी झुल्न सकिनछौ वर्षौँसम्म तिमीले पनि भुल्न सकिनछौ कति सुन्दर थियो हाम्रो कल्पनाको बाग कति सुन्दर थियो हाम्रो कल्पनाको बाग आज तिमी डराएर डुल्न सकिनछौ वर्षौसम्म तिमीले पनि भुल्न सकिनछौ मलाई अघि लगाएर हिँड्थ्यौ पछि पछि मलाई अघि लगाएर हिँड्थ्यौ पछि पछि एक्लै भयो अरू सामु खुल्न सकिनछौ वर्षौँसम्म तिमीले पनि भुल्न सकिनछौ सबै कुरा खुसी लग्यो पापी समयले सबै कुरा खुसी लग्यो पापी समयले हत्यारालाई जेलभित्र भुल्न सकिनछौ वर्षौँसम्म तिमीले पनि भुल्न सकिनछौ के दिउँ र खै अब मैले चोखो आँसु बाहेक के दिउँ र खै अब मैले चोखो आँसु बाहेक जसले खोस्यो उसैसँग असुल्न सकिनछौ वर्षौँसम्म तिमीले पनि भुल्न सकिनछौ काँडालाई पन्छाएर फुल्न सकिनछौ नमस्कार अनि साहित्यिक अभिवादन म कार्यक्रम प्रस्तुता खगेन्द्र अधिकारी अमृतसँगै कार्यक्रम उत्पादक कुमार यात्री र सहकर्मी मित्र सागर श्रेष्ठका साथ उपस्थित भइसकेको छु गजलकार गोवर्धन पूजाका यिनै सुन्दर गजलांशहरूसँगै आजको कार्यक्रमको दैलो उघार्ने जमर्को गरेको छु मैले यी सुन्दर गजलांशहरूका लागि गजलकार गोवर्धन पूजाजीलाई हार्दिक धन्यवाद यो अनलाइन रेडियोको तरङ्गमा म साउदी अरेबियाको दमामबाट बोलिरहेको छु विश्व नेपाली साहित्य महासङ्घ शाखा साउदी अरेबियाको उत्पादन सृजनाका लहरहरू अनलाइन रेडियोको यो कार्यक्रम रेडियो दुर्वतारा सामुदायिक एफएम उनानब्बे थोप्लो आठ मेगाहर दैलेखबाट पनि तपाईँहरूले सुनिरहनु भएको छ यो कार्यक्रम तपाईँहरूले विश्वको जुनसुकै कुरामा रहेर पनि इन्टरनेटको सहयोगमा Srijanaka Laharharu dot com Dailekhi dot Srijanaka Laharharu dot com Hamro Sansar dot net PNN online radio global Nepali dot com literature of Nepali dot com DTFM dot org Sayapatri dot blog dot com GNLF radio Nepal dot र टाइम नवीन नेपाल कममा सिधै वा डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ यो सँगै आउनुहोस् मनोरञ्जन गरौँ यो साङ्गीतिक होटेलीबाट आज घात गर्दा रोएकी छु निष्ठुरीले आज घात गर्दा रोएकी छु खुसी जति सबै मेरा हर्दा रोएकी छु न त ओल्लो घाट न त पल्लो तिर भई न त ओल्लो घाट न त पल्लो तिर भई बिचल्लीमा मुटु मेरो पर्दा रोएकी छु निष्ठुरीले आज घात गर्दा रोएकी छु तिमी सँगसँगै बाँच्ने अनि सँगसँगै मर्ने तिमीसँग सँगै बाँच्ने अनि सँगसँगै मर्ने मनको चाह मनैभित्र मर्दा रोएकी छु निष्ठुरीले आज घात गर्दा रोएकी छु मेरो खुसी जति सबै लुटी निर्दयीले मेरो खुसी जति सबै लुटी निर्दयीले मुटुभरि पीडा मात्र छर्दा रोएकी छु निष्ठुरीले आज घात गर्दा रोएकी छु मैले वर्षौँदेखि बास माग्दै आएको थियो मैले वर्षौँदेखि बास माग्दै आएको त्यो मनको डेरा आज अन्तै सर्दा रोएकी छु निष्ठुरीले आज घात गर्दा रोएकी छु खुसी जति सबै मेरा हर्दा रोएकी छु यी सुन्दर गजलांशहरूका लागि धेरै धेरै धन्यवाद गजलकार सृजना छेत्रीजीलाई पारी मछुवारी साथमा छ चोट उनी पारी मछुवारी साथमा छ चोट चोखो माया थियो हाम्रो लाइदिए खोट रोप्या थियौँ दुवै मिली पिरतीको फुल रोप्या थियौँ दुवै मिली पिरतीको फुल सबले खने जरो यसको मर्यो आज बोट उनी पारी मछुवारी साथमा छ चोट आफन्तले खुसी भर्न बेचे हाम्रो माया आफन्तले खुसी भर्न बेचे हाम्रो माया माया भन्दा पनि ठुलो ठानी दिए नोट उनी पारी मछुवारी साथमा छोट आफ्नो सपना पुरा गर्न पराई थियो तल्लिन आफ्नो सपना पुरा गर्न पराई थियो तल्लिन आफन्तकै पक्षमा नि दियो उसले भोट उनी पारी मछुवारी साथमा माछचोट छैन अब कुनै सपना उद्देश्य नि केही छैन अब कुनै सपना उद्देश्य नि केही दुखी मन बोकी मैले गरौँ के अठोट उनी पारी मछुवारी साथमा सचोट आँसुको यो रुजी रहेछु आफै आँसुको यो रुजी रहेछु आफै उजाड छ मेरो जीवन लागु कहाँ हो त उनी पारी मछुवारी साथमा सचोट चोखो थियो हाम्रो माया लाइदिए खोटा यी सुन्दर गजलांशहरूका लागि धेरै धेरै धन्यवाद गजलकार विष्णु सङ्ग्रौलाजीलाई आदरणीय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 डब्लु तपाईँको आवाज हाम्रो आवाज आवाज विहीनहरूको आवाज कार्यक्रम हाम्रो आवाज प्रवासी नेपाली नेटवर्क पिएनएनको आवाज तपाईँ हामी सबैको आवाज यो हो कार्यक्रम हाम्रो आवाज अगुल्टोलाई ठोसेपछि बल्ल आगो बल्छ अगुल्टोलाई ठोसेपछि बल्ल आगो बल्छ ढोका हन्डर खाएपछि सफलता फल्छ पाइँदो रहन्छ बिना आँसु हाँस्नलाई सानो पाइदो रहन्छ बिना आँसु हाँस्नलाई सानो जिउनलाई मान्छे यहाँ सयौँ चोटि ढल्छ अगुल्टोलाई ठोसेपछि बल्ल आगो बल्छ सुख पाउन जीवनमा दुःख झेल्नुपर्छ सुख पाउन जीवनमा दुःख झेल्नुपर्छ आँधी तुफान गएपछि चिसो हावा चल्छ अगुल्टोलाई ठोसेपछि बल्ल आगो बल्छ आँसु रोदन हाँसो खुसी जीवनको चक्र आँसु रोदन हाँसो खुसी जीवनको चक्र मजा लुट्न जान्नुपर्छ पीडा आफै गल्छ अगुल्टोलाई ठोसेपछि बल्ल आगो बल्छ एकबारको जुनी हाम्रो हाँसी खुसी बाँच एकबारको जुनी हाम्रो हाँसी खुसी बाँच आखिर लानु के नै छ र मरेपछि जल्छ अगुल्टोलाई ठोसेपछि बल्ल आगो बल्छ धोका हन्डर खाएपछि सफलता फल्छ यी सुन्दर गजलांशहरूका लागि धेरै धेरै धन्यवाद गजलकार कृष्ण अनुरागीजीलाई तिमलाई चासो छैन भने मलाई मात्र खाँचो किन तिमलाई चासो छैन भने मलाई मात्र खाँचो किन बिना सिद्धि किलकिलेमा पिरातीको पासो किन थाहा भइगो गरिएको झुटो प्रित कस्तो हुन्छ थाहा भइगो गरिएको झुटो प्रित कस्तो हुन्छ बिना कारण दुखियालाई तमासाको हाँसो किन तिमलाई चासो छैन भने मलाई मात्र खाँचो किन हजार बाह्र हजार चोटी झुटो बोल्या रहेछौ थाबो हजार बाह्र चोटि झुटो बोल्या रहेछौ थाबो यस्तासित के गर्नलाई लगन गाँठो किन तिमलाई चासो छैन भने मलाई मात्र खाँचो किन मौका छोप्नुभन्दा बढी केही भएन तिम्रो लागि मौका छोप्नुभन्दा बढी केही भएन तिम्रो लागि यस्तो प्रेमको पछि लागि हृदयमै खाटो किन तिमलाई चासो छैन भने मलाई मात्र खाँचो किन जतासुकै जथाभावी बदनाम हुन्छु तिम्रै कारण जतासुकै जथाभावी बदनाम हुन्छु तिम्रै कारण आफ्नै उचाइ हुन निधारमै टाटो किन तिमलाई चासो छैन भने मलाई मात्र खाँचो किन बिना सिद्धि किलकिलेमा पिरतीको पासो किन यी सुन्दर गजलांशहरूका लागि धेरै धेरै धन्यवाद गजलकार विकास नेौपानेजीलाई कर्मसँगै बर्मा आए मर्म उस्तै थियो कर्मसँगै बर्मा आए मर्म उस्तै थियो जात जाति वेशभूषा धर्म उस्तै थियो सास रहे आश हुन्छ भन्छन् के रे यहाँ सास रहे आश हुन्छ भन्छन् के रे यहाँ बदलियो कि भन्थे तर बर्मा उस्तै थियो कर्मसँगै बर्मा आए मर्म उस्तै थियो मृत्युसँग हत्केलामा पौठे जोरी खेल्नुपर्ने मृत्युसँग हत्केलामा पौठे जोरी खेल्नु पर्ने जहाँ जाउँ जहाँ पुगु कर्म उस्तै थियो कर्मसँगै बर्मा आए मर्म उस्तै थियो एक हातले बच्छ कहाँ ताली त्यसै थियो एक हातले बच्छ कहाँ ताली त्यसै थियो खाको तिर्न आको तिर्न पर्म उस्तै थियो कर्मसँगै बर्मा आए मर्म उस्तै थियो जो होचो उसकै मुखमा भन्छन् घोचो जो होचो उसकै मुखमा भन्छन् गोचो ठुला ती यातनाको चर्म उस्तै थियो कर्मसँगै बर्मा आए मर्म उस्तै थियो जात जाति वेशभूषा धर्म उस्तै थियो धेरै धेरै धन्यवाद यी सुन्दर गजलांशहरूका लागि गजलकार पासाङ तमुजीलाई हाँसो आँसु सधैँ हुन्छ रित जिन्दगीको हाँसो आँसु सधैँ हुन्छ रित जिन्दगीको दुःख सुख यस्तै हुन्छ मित जिन्दगीको सोचे झैँ कहाँ हुन्छ प्रकृतिको नियम सोचे झैँ कहाँ हुन्छ प्रकृतिको नियम दिन रात घाम छाया शीत जिन्दगीको हाँसो आँसु सधैँ हुन्छ रित जिन्दगीको कर्म हाम्रो खोटो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 Sirjana Laharharu dot com र डिसी नेपाल डट कमका साथै W W W dot GNLF dot blog dot कमबाट सुन्न सक्नुहुनेछ प्रत्यक्ष टेलिफोन तथा इमेलबाट तपाईँहरूले आफ्नो जिज्ञासा राख्न सक्नुहुनेछ इमेल ठेगाना info at Prabasi Nepali dot com info at Sirjana Laharharu dot com शीतल त्यो छहारी बनी छाउन मन लाग्यो शीतल त्यो छहारी बनी छाउन मन लाग्यो तारङ्गीको धुनमा आज गाउन मन लाग्यो डाँडा काँडा रङ्गाई फुल्ने गुराँस फुल खोज्दै डाँडा काँडा रङ्गाई फुल्ने गुराँस फुल खोज्दै लेकदेखि हिमालसम्म धाउन मन लाग्यो शीतल त्यो छहारी बनी छाउन मन लाग्यो गिज्याउँदै तस्विरलाई इन्द्रेणी रङ्गभरि गिज्याउँदै तस्विरलाई इन्द्रेणी रङ्गभरि युगौं युग नछुट्ने माया लाउन मन लाग्यो शीतल त्यो छहारी बनी खाउन मन लाग्यो कति राख्नु मनमा व्यथा सम्झेर तिमीलाई कति राख्नु मनमा व्यथा सम्झेर तिमीलाई तडपी राख्ने जवानी मेरो दाउन मन लाग्यो शीतल त्यो छहारी बनी खाउन मन लाग्यो नयाँ प्यारा गाँसे फेरि लाखौँको भिड माझ नयाँ प्यारा गाँसे फेरि लाखौँको भिड माझ जीवनको अन्तिम खुसी पाउन मन लाग्यो शीतल त्यो छहारी बनी छाउन मन लाग्यो सारङ्गीको धुनमा आज गाउन मन लाग्यो धेरै धेरै धन्यवाद यी सुन्दर गजलांशहरूका लागि गजलकार अतिप लिङ्गदेल सुब्बाजीलाई आदरणीय श्रोता मित्र यहाँहरूले हाम्रो website W W W dot Srijanaka Laharharu कममा अनलाइन रेडियो कार्यक्रम सृजनाका लहरहरू कथानक कार्यक्रम शब्द गुच्छाको साथै रेडियो राजधानीको कार्यक्रम स्पन्दन को समाचार मूलक कार्यक्रम हाम्रो आवाज उज्यालो नाइन्टी एफएमको कार्यक्रम बुलबुल सुन्न सक्नुहुनेछ भने साहित्य सूचना र समाचार पढ्न सक्नुहुनेछ साथमा रोचक जानकारीहरू त छँदैछन् लगन गर्नुहोस् W W W dot Srijanaka Laharharu dot com देउता बस्ने मठ मन्दिरै ढाली दिएँ आज मैले देउता बस्ने मठ मन्दिरै ढाली दिएँ आज मैले तिमी बस्ने मुटु झिकी फालिदिएँ आज मैले एउटा मात्र हातले ताली नबज्ने नै भएपछि एउटा मात्र हातले ताली नबज्ने नै भएपछि चोखो माया भङ्गालोमा हालिदिएँ आज मैले देउता बस्ने मठमन्दिरै फालिदिएँ आज मैले अनेक दुःख सहदानी तिमीले पराई ठानेपछि अनेक दुःख सहदानी तिमीले पराई ठानेपछि आफ्नै हातले आफ्नै संसार बालिदिएँ आज मैले देउता बस्ने मठमन्दिरै ढालिदिएँ आज मैले आफ्नै खुसी बेसी तिम्रा खुसी किन्न नसकेसी आफ्नै खुसी बेसी तिम्रा खुसी किन्न नसकेसी लाचार आफ्नै आत्मालाई गाली दिएँ आज मैले देउता बस्ने मठ मन्दिरै ढाली दिएँ आज मैले मेरो जीवन तिम्रो लागि बाधक बन्न थालेपछि मेरो जीवन तिम्रो लागि बाधक बन्न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 जाँदा लाउँला पिरती जादौ